जनकपुर महेन्द्रनगर लिङ्क सडक निर्माणका लागि विनियोजन गरिएको पाँच मध्ये चार करोड रकम फिर्ता अछाममा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध जेनेरेटर मर्मत गर्ने पैसा नहुँदा बझाङमा लघु जलविद्युत आयोजना महिनौदेखि बन्द बिजुली नभएपछि दुई सय दस परिवार अन्धकारमा बस्न बाध्य बैतडीमा संघीय संरचनाको सीमाङ्कन र नामाङ्कनको काम थालनी अन्तर्लिङ्गीलाई समाजमा घुलमिल हुन र बाहिर खुल्न समस्या र कञ्चनपुरमा रामदुलारी हत्या प्रकरणमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा चारजना घाइते प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सरकारको उच्च प्राथमिकतामा रहेको टनकपुर महेन्द्रनगर लिङ्क सड़क निर्माणका लागि विनियोजन गरिएको पाँच करोड़ रकम मध्ये चार करोड़ रकम फिर्ता गएको छ सड़कमा ग्राभरिङ गर्ने माटो भर्ने कलबाट निर्माण गर्ने लगायतका कार्यमा एक करोड रकम मात्रै खर्च भएको छ शनिदेव निर्माण सेवा र जस्मिङ निर्माण सेवा कम्पनीले सड़क निर्माणको ठेक्का लिएका भए पनि कार्य पूरा नगर्दा रकम फिर्ता गएको सड़क डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर ज्ञानेन्द्र कलौनीले बताउनु भएको छ एक करोड़को लगानीमा तीन किलोमिटर सड़कमा ग्राभलिङ चारवटा पाइप कलभर्ट र पाँचवटा बक्स कलभर्ट निर्माणको कार्य मात्रै पूरा गरिएको छ आर्थिक वर्ष सडसठी अडसठीमा शिलान्यास गरिएको सड़कको ब्रमदेवदेखि महेन्द्रनगरको भाँसेसम्म ट्र्याक खन्ने र ग्राभलिङ गर्ने कार्य गरिएको थियो ट्र्याक खोल्न र ग्राभलिङका लागि मात्रै दुई करोड पचास लाख रकम खर्च गरिएको थियो त्यसपछि बजेट अभावले सड़क स्तरोन्नति र कालोपत्रे गर्ने कार्य हुन सकेको थिएन महेन्द्रनगरको भाँसीदेखि टनकपुर ब्यारेजसम्म गरी सड़कको लम्बाई तेह्र किलोमिटर रहेको छ भने चौडाई सात मिटर रहेको छ अछाममा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइएको छ पोलिथिन लगायतका प्लास्टिक झोलाको प्रयोगले वातावरण प्रदूषण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सबै खाले प्लास्टिक जन्ने झोला प्रयोगमा प्रतिबन्ध लगाएको हो प्रमुख जिल्ला अधिकारी कौशल राज शर्माको अध्यक्षतामा सम्पन्न सरोकारवालाहरूको एक बैठकले पनि यो अभियानलाई कडाईका साथ लागू गर्नुपर्नेमा जोड़ दिएको छ उपस्थित सरोकारवालाहरूले बजार क्षेत्रमा जताततै फालिने प्लास्टिककै कारण दिन प्रतिदिन वातावरण प्रदूषित बन्दै गएको भन्दै यो अभियानमा व्यापारीहरूलाई समेत सँगसँगै लैजानुपर्ने सुझाव दिए गरिएका छन् बैठकले जिल्ला प्रशासन कार्यालय जिल्ला विकास समिति उद्योग वाणिज्य संघ जिल्ला प्रहरी कार्यालय नगरपालिका र संचार माध्यमहरूको पहलमा तत्काल अभियान शुरू गर्ने निर्णय पनि गरेको छ जिल्ला विकास समिति मार्फत प्रत्येक गाविसलाई पनि प्लास्टिक जन्ने झोला प्रयोगमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ भने गाविसहरूले गाउँ गाउँमा अभियानलाई तीव्रता दिने योजना राखेको छ बझाङको धुरीला लाछीगाड लघु जलविद्युत मस्टा एक दुई तीन चारमा निर्माण गरिएको जलविद्युत दुई महिनादेखि बन्द भएको छ दुई हजार बहत्तर असार तीस गति निर्माण भएको अठार किलोवाट क्षमताको उक्त लघु जलविद्युतको जेनेरेटरमा दुई हजार त्रिहत्तर जेठमा खराबी आएपछि जेनेरेटर मरमत गर्न पैसा नभएका कारण र मरमत गर्ने मान्छे नभएका कारणले विद्युत बन्द भएको स्थानीयको गुनासो छ बिजुली नभएपछि हाल मष्ट गाविसका दुई सय दस परिवार अन्धकारमा बस्न बाध्य भएका छन् विद्युत नहुँदा मष्ट गाविस वडा नम्बर एकमा पचहत्तर परिवार दुईमा अडसठी तीनमा बत्तीस परिवार र चारमा पैंतिस परिवार भन्दा बढी अन्धकारमा बस्न बाध्य भएको स्थानीय भक्त खड्काले बताउनु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 रूपमा पहिचान हुन सक्ने गरी गाउँपालिका नगरपालिका सिफारिस गर्ने काम समेत प्राविधिक समितिले गर्नेछ यसैगरी प्रस्तावित गाउँपालिका नगरपालिकाभित्र कायम हुने वडा संख्या र सिमाना समेत प्राविधिक समितिले तय गरी आयोगलाई प्रतिवेदन बुझाउनेछ यसका लागि कार्यविधिमा तोके अनुसार काम गरिने स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी विष्टले बताउनुभयो यो सबै काम साउन महिनाभित्र सम्पन्न गरी प्रतिवेदन बुझाइने पनि उहाँले बताउनु भएको छ बैतडीको रौलेश्वरमा विद्युत सेवा अवरुद्ध भएको छब्बीस दिन भइसक्दा समेत विद्युत सेवा सुचारू हुन सकेको छैन गएको महिना असार तेस्रो हप्ता अविरल वर्षासँगै परेको चट्याङले गाउँमा विद्युत सेवा सुचारू नहुँदा धेरै समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् गाउँमा विद्युत सेवा अवरुद्ध भएको बारेमा विद्युत प्राधिकरणलाई जानकारी गराउँदा समेत केही पहल नगरेको स्थानीयको गुनासो रहेको छ गाउँमा विद्युत सेवा सुचारू नहुँदा मोबाइल चार्ज गर्नदेखि कुटाडी पिसानी समेत बन्द भएको स्थानीय नरेन्द्र विष्टले जानकारी दिनुभएको छ रौलेश्वर उच्च माविमा कम्प्युटर कक्षा सञ्चालन गर्न सकिएको छैन भने स्वास्थ्य चौकीमा फ्रिजमा राख्नुपर्ने खोपहरू पनि राख्न नसकिएको रौलेश्वर स्वास्थ्य चौकीका इन्चार्ज डेपुराम राणाले जानकारी दिनुभएको छ यस्तै पाटन नगरपालिका दुई सकारमा सोह्र दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ सो ठाउँमा रहेको विद्युत ट्रान्सफर्मरमा समस्या भएपछि सोह्र दिनदेखि विद्युत अवरुद्ध भएको स्थानीय गणेश दत्त भट्टराईले जानकारी दिनुभएको छ विद्युत नहुँदा वडा नम्बर दुईमा रहेका सबै नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् विद्युत प्राधिकरण बैतडीले भने ट्रान्सफर्मरमा चट्याङ परेका कारण विद्युत सेवा सुचार हुन नसकेको जनाएको छ विद्युत प्राधिकरणसँग मौजदा ट्रान्सफर्मर नभएको र चट्याङ परेको ट्रान्सफर्मर बनाउन केही समय लाग्ने विद्युत प्राधिकरण बैतडीका माधा लेखकले बताउनु भएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय भित्र रहेको अन्तर्लिङ्गीलाई समाजमा घुलमिल हुन र बाहिर खुल्न समस्या भएको छ घर परिवार र समाजले नै हेपेपछि अन्तर्लिङ्गी समस्यामा परेका छन् यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्दै आएको सुदूरपश्चिम समाजले अन्तर्लिङ्गीहरूलाई समलिङ्गी तथा तेस्रो लिङ्गीको भन्दा पनि बढी समस्या भएको जनाएको छ घर परिवार आफन्त तथा समाजबाट हेपिएर अछामबाट कैलाली पुग्नु भएका एक अन्तर्लिङ्गीले समाजमा घुलमिल हुन निकै समस्या भएको दुखेसो गर्नु भएको छ हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले घर परिवार समाजले आफूलाई फरक भएको थाहा पाएपछि निकै हेला गरेको दुखिसो पोख्नुभयो अछामको खप्तड गाविस सत्र खप्तड गाविसकी सत्र वर्षीय उहाँले समाजको डरले आफ्नो नाम गोप्य राख्न आग्रह गर्नुभएको छ उहाँले आफू छोरीको रूपमा जन्मदा परिवारमा खुसी छाए पनि त्यो खुसी धेरै वर्षसम्म रहन नपाएको सुनाउनुभयो अन्तर्लिङ्गी उहाँले आफू सात आठ वर्षको भएपछि स्वाभाविक रूपमा पुरुष र व्यवहार भोलि फरक भएको र आफूमा केटाको स्वभाव देखिएको उल्लेख गर्नुभयो यौनाङ्ग स्पष्ट नभएको व्यक्तिलाई अन्तर्लिङ्गी भनिने गरेको सुदूरपश्चिम समाजका चार्ल्स हिजापतिले बताउनु भएको छ सुदूरपश्चिम समाजका राजकुमारी चौधरीले सुदूरपश्चिममा अन्तर्लिङ्गीहरू बिरलै रहेको र उनीहरूलाई समाजमा घुलमिल हुन निकै समस्या रहेको बताउनुभयो यस्तै तेस्रो लिङ्गी सरस्वती गुरुङले आफ्नो बयालिस वर्ष पुग्दासम्म नागरिकता नपाउँदा धेरै समस्या खेप्नु परेको सुनाउनु भएको छ सुदूरपश्चिमभरि करिब चार पाँच हजारको संख्यामा युनिक तथा अल्पसंख्यक व्यक्तिहरू रहेको सुदूरपश्चिम समाजले जनाएको छ उनीहरूलाई समाजमा घुलमिल हुन शिक्षा नागरिकता प्राप्त गर्न निकै समस्या रहेको बताइएको छ बैतडीको भौनेली गाविसमा महिलाहरूले गरेको तालाबन्दी हिजोबाट खुलेको छ मदिरा बिक्री वितरणमा रोक लगाउनुपर्ने माग राख्दै शुक्रबार महिलाहरूले तालाबन्दी गरेका थिए हिजो अस्थायी प्रहरी पोस्ट सतबाजको रहवरमा गाविसका पदाधिकारी आन्दोलनकारी महिला र दलका स्थानीय प्रतिनिधि बीच छ बुधे सहमति भएपछि तालाबन्दी खोलिएको स्थानीय प्रकाश भाटले बताउनु भएको छ सहमति अनुसार भौनेली तीन बाँसमा रहेका मदिरा पसल अन्यत्र सार्ने सहमति भएपछि महिलाहरूले तालाबन्दी खोलेको मदिरा नियन्त्रण समितिका अध्यक्ष घुमरा विष्टले जानकारी दिनुभएको छ यस्तै भदौ आठ गतिभित्र गाउँमा रहेका मदिरा पसल पसलेहरूले आफ्नो मदिरा व्यवस्थापन गरिसक्ने मदिरा सेवन गरी कसैले हो हल्ला गरेमा जरिवाना गर्ने ज्वातास खेल्न र खेलाउन नपाउने लगायतका निर्णय भएका छन् यसअघि मदिराको कारोबारले महिला तथा बालबालिकाहरूलाई समस्या परेको भन्दै भौनिलीका महिलाहरू आन्दोलित भएका थिए हत्या हिंसा लगायत विभिन्न अपराधिक घटनाको निष्पक्ष छानबिन गरी मुख्य दोषीलाई कारवाही गर्नुपर्ने तथा कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर एक चम्फापुरकी रामदुलारी राणाको हत्या घटनालाई पुनः अनुसन्धान गरिनुपर्ने माग गर्दै बैतकोट नगरपालिकाको दैजी चम्फापुर क्षेत्रमा हिजो चक्काजाम गर्ने आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा चारजना घाइते भएका छन् विगत डेढ महिनादेखि रामदुलारी राणा हत्या प्रकरणलाई प्रहरी प्रशासनले निष्पक्ष छानबिन नै नगरी दोषीलाई उम्कन सहयोग गरेको भन्दै आन्दोलनरत अधिकारकर्मी तथा स्थानीयले चक्काजाम गरी राजमार्गमा प्रदर्शन गरिरहेका बेला अधिकारकर्मी शारदा शान्ति पोखरेल आनन्दी राणा बिटो राणा घाइते भएका हुन् शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरी कुटपिट गर्दै चारजनालाई घाइते बनाएका छन् जबरजस्ती गरी पक्राउ गरेको र कुटपिट गरी घाइते बनाएको घाइते अधिकार कर्मी शारदा चन्दले बताउनु भएको छ महाकाली अञ्चल अस्पतालको इमर्जेन्सी वार्डमा उपचार गराइरहेकी चन्दले प्रहरीले निकै बर्बर र ज्यादतीपूर्ण तरिकाले आफू लगायत अन्य आन्दोलनकारीलाई लाठी र बुटले हानेर घाइते बनाएको बताउनु भएको छ गत जेठ अठार गते राति हत्या गरिएका रामदुलारी घटनाको पुनः अनुसन्धानको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ लगायत दुई दर्जन बढी संघ संस्था चरणबद्ध आन्दोलनमा उत्रिएका छन् नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीले डडेलधुरामा जिल्ला संयोजन समिति गठन गरेको छ हिजो पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी क्रान्तिकारी माओवादीले सिंह धामीको संयोजकतामा जिल्ला संयोजन समिति गठन गरेको जानकारी गराएको हो धामीको संयोजकतामा पछि थप्ने गरी एक्काइस सदस्यीय संयोजन समिति गठन गरिएको जनाइएको छ साथै उसले आफ्नो विद्यार्थी संगठनको पनि संयोजन समिति बनाएको छ अखिल क्रान्तिकारी विद्यार्थी संगठन संयोजन समितिको संयोजकमा खडक